विषयहरू टुङ्गो लगाई पर्सिसम्ममा अध्यादेशबाट ऐन जारी हुने र त्यस लगत्ती सरकारले चुनावको मिति तोक्ने दावी गर्नुभएको हो उहाँले यही सरकारले चुनाव गराउने समेत दावी गर्नुभएको छ उपाध्यक्ष भट्टराईले चुनावको विकल्प छैन त्यसैले मङ्सिरमा चुनाव हुन्छ र हुनुपर्छ भन्दै अहिले चुनावको मिति नतोकिँदा जनताहरू निराश भएका र त्यो फाइदा उठाउँदै प्रतिक्रियावादीहरूले जनतालाई भड्काउने काम गरिरहेकोले सबै प्रक्रियाहरू पूरा गरेर चाँडै चुनावको मिति तोक्नु पर्नेमा जोड दिनु भएको छ उपाध्यक्ष भट्टराईले अब हुने चुनाव संविधान सभाको भएकोले सबै दलहरू सहभागी हुने गरी सहमति खोजेर चुनावी वातावरण तयार गर्नुपर्ने जिकिर गर्नुभयो ए माओवादी महासचिव पोष्टबहादुर बोकटुले संविधान सभाको निर्वाचनका विषयमा कंग्रेस एमाले र नेकपा माओवादी एकै ठाउँमा रहेको बताउनु भएको छ तीनवटै दलले चुनाव नचाहेको उनको आरोप छ क्रान्तिकारी पत्रकार संघले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभएको छ यिनै तिनै दल व्यवहार र चुनावको विषयमा एकै ठाउँमा छन् चुनाव हुन नदिने यिनीहरूको षड्यन्त्र हो नेपाली कंग्रेस र नेकपा एमाले मुखमा मात्रै चुनाव शब्द झुण्डाएको भन्दै उहाँले यी दुई दल पनि नेकपा माओवादीले जस्तै चुनाव नचाहेको आरोप लगाउनु भएको छ उहाँले चुनाव नचाहेकै कारण कंग्रेस सभापति सुशील कोइरालाले राजनीतिक संयन्त्रको बैठक बहिष्कार गरेर हिँडेको आरोप समेत लगाउनु भएको छ उहाँले कंग्रेस एमालेकी चुनाव नचाहने षड्यन्त्रका कारण चुनाव हुने स्थिति त्यति सजिलो नदेखिएको समेत दावी गर्नु भएको छ नेपाली कंग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मङ्सिरमा निर्वाचन हुनेमा शंका रहेको बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै केसीले प्रमुख दलका नेता दुई चरित्रको कारण मङ्सिरमा निर्वाचन हुनेमा शंका रहेको बताउनु भएको छ केसीले पहिले गरेको सहमति सम्झौताहरू मसी सुक्न नपाउँदै प्रमुख दलका मुख्य नेताले अर्को विचार राख्नले चुनाव नै नहुने तर्क मुलुकलाई धकेलेको दावी गर्नुभएको छ उहाँले चुनावी प्रक्रिया पूरा नभई मिति घोषणा गर्न नहुने बताएकोले पहिले भएका साझा सहमति सम्झौतामा सबै दलका नेताहरू अडिग रहे समयमै चुनाव हुने मुलुकले निकास पाउने जिकिर गर्नुभएको छ अहिले भइरहेका प्रक्रियाले लोकतन्त्रका सिद्धान्तमा विचलन ल्याएको बताउँदै नेता केसीले चुनाव र लोकतन्त्रप्रति दलहरू प्रतिबद्ध र आस्थावान हुन नसके मङ्सिरमा चुनाव हुन कठिन रहेको दावी गर्नुभएको छ नेता केसीले सबै दलका लागि एघार बुते विरोध शान्ति सम्झौता जन्मकुण्डली भइकुलो त्यसलाई आत्मसात गरेर लचकता अपनाउने हो भने सभाको सीट संख्या थ्रेसोल र सम्पत्ति विवरण बुझाउने विषयमा सहमति हुने बताउनु भएको छ स्थगित स्वतन्त्र विद्यार्थी युनियनको चुनावको चाँडै मिति तोक्न माग गर्दै नेपाल विद्यार्थी संघले आज दुई घण्टा देशभरि सरकारी क्याम्पस अगाडि चक्काजाम गरेको छ स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति तोक्नुपर्ने माग गर्दै आफूले बिहान नौ बजेदेखि दुई घण्टा सरकारी क्याम्पसमा अगाडि चक्काजाम गरेको संघ प्रवक्ता युपी लामिछानेले बताउनु भएको छ विभिन्न माग राख्दै एकीकृत नेकपा माओवादी र नेकपा माओवादी निकट विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि त्रिभुवन विश्वविद्यालय जेठ तेइस गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको थियो नेविसंघ सहित विभिन्न चार विद्यार्थी संगठन र त्रिभुवन विश्वविद्यालयको वार्तापछि बिहिबार सोभि चुनाव स्थगित गर्ने निर्णय भएको थियो साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा साढे एघार सय रुपियाँ बढेको छ आज नेपाली बजारमा छापावाला सुन तोलाको बाहन्न हजार तिन सय पचास रुपियाँमा कारोबार भइरहेको छ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्न गएको हो केही दिन यता सुनको मूल्य निरन्तर बढिरहेको छ बिहिबार दुई सय रुपियाँ बढेर एकाउन्न हजार दुई सय रुपियाँमा कारोबार भएको सुन बुधबार तिन सय रुपियाँ बढेर एकाउन्न हजारमा कारोबार भएको थियो मंगलबार छापाला सुन तोलाको पचास हजार सात सय रुपियाँमा कारोबार भएको थियो आज बजारमा तेजाबी सुन तोलाको बाहन्न हजार एक सय रुपियाँमा कारोबार भइरहेको छ बिहिबार तेजाबी सुन तोलाको पचास हजार नौ सय पचास पचास रुपियाँमा कारोबार भएको थियो बुधबार तेजाबी सुनको मूल्य पचास हजार सात सय रुपियाँ कायम रहेको थियो चाँदीको मूल्य पनि आज तोलामा उन्नाइस रुपियाँ बढेको छ नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज बजारमा चाँदी तोलाको आठ सय पचासी रुपियाँमा कारोबार भइरहेको छ बिहिबार चाँदी तोलामा छ सय रुपियाँ बढेर आठ सय सत्तरी रुपियाँमा कारोबार भएको थियो अमेरिकाले इरानी नागरिकमाथि संचार उपकरणको बिक्रीमा लगाएको प्रतिबन्ध हटाएको छ कडा सरकारी नियन्त्रणबाट इरानी नागरिकलाई मुक्त गर्न मद्दत गर्ने उद्देश्यले प्रतिबन्ध हटाउँदै इन्टरनेट सेवा र सामाजिक सञ्जाल पहुँच खुल्ला गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् प्रतिबन्ध हटेपछि अमेरिकी कम्पनीहरूलाई computer laptop mobile phone software satellite receiver र अरू व्यक्तिगत प्रयोगमा आउने संचार उपकरण बिक्री खुल्ला भएको छ संचार उपकरण र सफ्टवेयर इरानी नागरिकलाई बिक्री गर्न पाइनेछ तर सरकार र विशेष सूचीमा परेका नागरिक भने निर्यातको लाइसेन्स पाउनबाट वञ्चित हुनेछन् अमेरिकी वित्त विभागले प्रतिबन्ध हटाएपछि त्यसबाट इरानी नागरिकले यसअघि कहिले नपाएको संचार स्वतन्त्रता पाउने दावी गरेको छ आणविक कार्यक्रम रोक्न दबाव दिने उद्देश्यले अमेरिकाले केही वर्ष यता इरानमाथि विभिन्न खाली प्रतिबन्ध लगाउँदै आएको छ र गोर्खा कप फुटबल प्रतियोगितामा आज हुने भनिएको समूह डी अन्तर्गतका खेल स्थगित भएको छ लगातारको वर्षाले मैदान हिलो भएपछि खेल स्थगित गरिएको आयोजक अखिल नेपाल फुटबल संघले जनाएको छ आज दशरथ रङ्गशालामा जावला खेल युद्ध र युथ र बोइज युनियन तथा हिमालयन शेर्पा र फ्रेन्च क्लब बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको थियो आज स्थगित भएको खेल भोलि हुनेछ त्यसपछिका खेलहरू एक दिन पछाडि हुनेछन् यसअघि बिहिबार आफ्ना खेल जित्दै समूह सीबाट मनेक मर्साङदी र नेपाल आर्मी क्वार्टर फाइनलमा पुगेका छन् हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता बिदा हुन्छु नमस्कार